Música पसिना फाल्दै पाँच वर्षको अनुभव सङ्घाल्दै फर्की आए आफ्नै गाउँ जन्मिएको ठाउँ पसिना फाल्दै पाँच वर्षको अनुभव सङ्घाल्दै फर्की आए आफ्नै गाउँ जन्मिएको ठाउँ फर्किआए आफ्नै गाउँ जन्मिएको ठाउँ इतिहासी अन्ध साहसी भनेर माया तै केही गर्छु भनेर फर्किआए आफ्नै गाउँ जन्मिएको ठाउँ साहसी भनेर माया तै केही गर्छु भनेर फर्किआए आफ्नै गाउँ जन्मिएको ठाउँ फर्किआ आफ्नै गाउँ जन्मिएको ठाउँ उज्याला दिपहरू लगायो त सिकेका सिपहरू फर्की आए आफ्नै गाउँ जन्मिएको ठाउँ उज्याला दिपहरू लगायो त सिकेका सिपहरू फर्की आए आफ्नै गाउँ जन्मिएको ठाउँ कि आए आफ्नै गाउँ जन्मिएको ठाउँ